नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू चुनावका विषयमा चार दललाई जवाफ दिन नेकपा माओवादीको पोलिट ब्युरो बैठक जारी चुनाव अघि नै पार्टीले बोकेको सिद्धान्त जनताको बहुदलीय जनवादलाई परिमार्जन गर्ने एमालेको तयारी तनहुमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुने मध्ये नौजनाको शनाखत एसएसपीद्वारा नवलपरासीको त्रिवेणी क्षेत्रबाट नेपाल प्रवेशमा रोक त्रिवेणीका स्थानीय बासिन्दालाई शास्ति इजिप्टमा उदारवादी नेता बारदेईलाई नयाँ अन्तरिम सरकारको प्रधानमन्त्री बनाएको खबरप्रति अन्यलता भारतको बिहारमा दुई मिनटको अन्तरालमा नौवटा बम विस्फोट र त्रिदेशीय क्रिकेट श्रृङ्खलामा आज वेस्ट इन्डिज र श्रीलङ्का भिड्दै फाइनल प्रवेशका लागि श्रीलङ्कालाई आजको खेल जित्नुपर्ने बाध्यता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 छलफल हुनुपर्छ भन्ने आफ्ना माग रहेकोमा चार दलले त्यसमा कुनै छलफल नगर्ने भन्दै सामान्य कुरोमा मात्र प्रतिक्रिया दिएको उहाँले बताउनुभयो नेकपा एमाले चुनाव अघि नै पार्टीले बोकेको सिद्धान्त जनताको बहुदलीय जनवादलाई परिमार्जन गर्ने तयारी गरेको छ जनताको बहुदलीय जनवादले बोकेका केही कार्यक्रमलाई परिमार्जन गरी चुनावी घोषणापत्र बनाउने तयारी भइरहेको एमाले जनाएको छ एमाले सचिव युवराज ग्यावालीले पार्टीभित्र जनताको बहुदलीय जनवादका विषयमा केही सदस्यहरूले बहस चलाएको जानकारी दिनुभयो सचिव ग्यावालीले जनताको बहुदलीय जनवादको नयाँ रूपभन्दा पनि केही कार्यक्रमलाई थप अन्यल थप गरेर लैजान सकिने विषयमा सकारात्मक बस भइरहेको बताउनुभयो उहाँले साउनको पहिलो हप्ता केन्द्रीय समितिमा छलफल गरेर त्यसपछि बस्ने परिषद बैठकमा छलफलका लागि लैजान सकिने पनि बताउनुभयो क्षेत्र निर्धारणका लागि विभिन्न व्यक्तित्वहरूसँग राय सुझाव लिइरहेको निर्वाचन क्षेत्र निर्धारण आयोगले आज नागरिक समाज र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दैछ आयोगको सचिवालय नयाँ बानेश्वरमा मध्याह हुने छलफलमा क्षेत्र निर्धारणका लागि नागरिक समाज र सङ्घ संस्थाका प्रतिनिधिहरूसँग सुझाव लिने जनाइएको छ यसअघि आयोगले राजनैतिक दल विज्ञ कानुन व्यवसायी र महिला अधिकार कर्मीहरूसँग छलफल गरिसकेको छ अहिलेसम्म आयोगलाई फरक फरक सुझाव आइरहेका छन् प्रमुख दलका नेताहरूले नै आयोगलाई फरक फरक सुझाव दिएका छन् विशेष रूपमा भूगोल वा जनसङ्ख्याको आधारमा कसरी क्षेत्र निर्धारण गर्ने भन्ने विषयमा आयोगले सुझाव लिएको छ मधेस केन्द्रित दलहरूले जनसङ्ख्यालाई आधार मान्नुपर्ने बताएका छन् भने अन्य दलहरूले जनसङ्ख्या र भूगोल दुवैको आधार मानेर क्षेत्र निर्धारण गर्नुपर्ने बताएका छन् पूर्व राजा ज्ञानेन्द्र शाहले आज आफ्नो सडसठीौँ जन्मदिन मनाउँदै हुनुहुन्छ उहाँले निर्मल निवासमा विशेष कार्यक्रमको आयोजना गरी आफ्नो जन्मदिन मनाउन लाग्नु भएको हो उहाँलाई शुभकामना दिन बिहान साढे दस बजेपछि निर्मल निवास खुल्ला रहनेछ आफ्नो जन्मदिनको अवसर पारेर शाहले हिमाल पहाड तराई नामक कविता पनि लेख्नु भएको छ तनहुको दमोलीमा हिजो भएको बस दुर्घटनामा परि मृत्यु हुने बाह्रजना मध्ये आज बिहानसम्म नौजनाको शनाखत भएको छ तिनजनाको भने अझै शनाखत हुन सकेको छैन मृतक मध्ये शनाखत हुनेमा नवलप्रासीका अठाइस वर्ष महेश बस्ताकोटी चितवनका बत्तीस वर्ष केशव प्रसाद ढकाल व्यास कि चालिस वर्षीय टिकामाया आले कास्की पोखरा उपमहानगरपालिका कि बाइस वर्षीय मनु थापा व्यास एघारका सात वर्षीय आयुष थापा पूर्व लडाकु खोटाङ पोखरीका एक्काइस वर्षीय हेमराज श्रेष्ठ उनका बाबा पचास वर्षीय लक्ष्मीनारायण श्रेष्ठ रहेको प्रहरी प्रेक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो दुर्घटनामा घाइते दसजना मध्ये आठजनाको मणिपाल शिक्षण अस्पताल पोखरा र अन्य दुई घाइतेको दमौली स्थित अस्पतालमा उपचार भइरहेको छ पोखराबाट मोगलिनतर्फ आउँदै गरेको नाचार्ख छयालिस चौरासी नम्बरको बसले पुलको दायाँतर्फको रेलिङ भत्काएर पच्चिस मिटर तल मादी नदीमा खस्दा सात पुरुष तीन महिला र एक बालकको घटनास्थलमै मृत्यु भएको हो मृतकको सब पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ भारतीय सीमा सुरक्षा बल एसएसबीले नवलप्रासीको त्रिवेणी क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाएको छ एसएसबीको उक्त निर्देशनपछि अरू हैरानी खेप्न बाध्य भएका छन् एसएसबीले बेलुका सात बजेदेखि बिहान पाँच बजेसम्मको समयमा कसैलाई सीमामा आवाजात गर्न नदिएपछि उपचार तथा किनमेलका लागि त्रिवेणी क्षेत्रका रुपौलिया कुडिया नर्सई पक्लिहवा गोठी परसोनी प्रतापपुर जमुनिया लगायत गाविसका बासिन्दा प्रमुख बजारको रूपमा रहेको भारतीय बजार वाल्मिकी नगर जान पाएका छैनन् त्रिवेणी क्षेत्रमा अस्पताल नभएकाले नेपालीहरूलाई थप समस्या परेको छ उनीहरू उपचारका लागि भारत जाने गर्दछन्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 मात्र इजिप्टमा सैनिक शासन लागू भएको भएको हो मोहम्मद मोर्सीलाई पदबाट हटाइएपछि उनका समर्थकहरू सडकमा उत्रिएका छन् यता भारतको बिहार राज्यको बोधगयामा श्रृङ्खलाबद्ध बम विस्फोट भएका छन् भारतीय समयअनुसार बिहान सभा पाँच बजेपछि हरेक दुई मिनटको अन्तरालमा नौवटा बम विस्फोट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् महाबोधि मन्दिरमा भएको विस्फोटमा पाँचजना घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् घटनास्थलमा विस्फोट नभएको बम पनि फेला परेको छ विस्फोटबारे थप अनुसन्धान भइरहेको छ भने पुरै बिहार राज्यमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ आक्रमणको कसैले पनि जिम्मा लिएको छैन खेल समाचार वेस्ट इन्डिजमा जारी त्रिदेशीय क्रिकेट श्रृङ्खलामा आज घरेलु टोलीले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ नेपाली समयअनुसार राति सभा आठ बजेपछि पोर्ट अफ स्पेनमा हुने खेलबाट फाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्नेछ आजको खेलमा श्रीलङ्का विजय भए भारत प्रतियोगिताबाट बाहिरिनेछ भने वेस्ट इन्डिजले श्रीलङ्कालाई पराजित गरे भने भारत फाइनलमा पुग्नेछ हिजो वेस्ट इन्डिज भारतसँग ठुलो अन्तरले पराजित भएपछि श्रीलङ्का आज गर या मरको अवस्थामा पुगेको हो फाइनल प्रवेशको लागि श्रीलङ्काले वेस्ट इन्डिजलाई फराकिलो अन्तरले हराउनु पर्नेछ भने यसअघि नै उपाधि नजिक पुगिसकेको वेस्ट इन्डिजलाई भने आजको नतिजाले कुनै प्रभाव पार्ने छैन यसअघि श्रीलङ्काले भारतलाई हराएको थियो भने वेस्ट इन्डिजसँग पराजित भएको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चुनावका विषयमा चार दललाई जवाफ दिन नेकपा माओवादीको पोलिट ब्युरो बैठक जारी चुनाव अघि नै पार्टीले बोकेको सिद्धान्त जनताको बौद्धले जनवादलाई परिमार्जन गर्ने एमालेको तयारी तनौमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुने मध्ये नौजनाको शनाखत एसएसपीद्वारा नवलप्रासीको त्रिवेणी क्षेत्रबाट नेपाल प्रवेशमा रोक त्रिवेणीका स्थानीय बासिन्दालाई शास्ति इजिप्टमा उदारवादी नेता बारादेईलाई नयाँ अन्तरिम सरकारको प्रधानमन्त्री बनाएको खबरप्रति अन्यलता भारतको बिहारमा दुई मिनटको अन्तरालमा नौवटा बम विस्फोट र त्रिदेशीय क्रिकेट श्रृङ्खलामा आज वेस्ट इन्डिज र श्रीलङ्का भिड्दै फाइनल प्रवेशका लागि श्रीलङ्कालाई आजको खेल जित्नुपर्ने बाध्यता अवस्थ बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार